एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल आज सकिने भनिएको नेकपा एमालेको नौ महाधिवेशन लम्बने पक्का पक्की भएको छ केही प्रतिवेदन पारित हुन बाँकी रहेको र निर्वाचन प्रक्रिया शुरू नभएकाले महाधिवेशन अझै केही दिन लम्बने भएको छ काठमाडौँको भ्रिकुटी मण्डपमा गएको उन्नाइस गते शुरू भएको महाधिवेशनमा विधान संशोधनसहित अनुशासन लेखा र निर्वाचन आयोगको प्रतिवेदन टुङ्गो लगाउन बाँकी नै रहेको छ विधान संशोधन सम्बन्धी प्रतिवेदनमा उल्लेख पन्ध्र पदाधिकारी सहित एक सय सदस्यीय केन्द्रीय कमिटि गठन गर्नुपर्ने प्रस्तावमा नेताहरूबीचमा नै विवाद भएको छ समगत छलफलको क्रममा धेरै प्रतिनिधिले जम्बो कमिटी गठन गर्न नहुने सुझाव दिएपछि सहमतिका लागि शीर्ष नेताहरू छलफलमा जुटेका छन् पहिले शीर्ष तहमा सहमति जुटाएरै मात्र विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको छ पार्टी अध्यक्ष छलनाथ खनालको राजनीतिक प्रतिवेदन भने हिजै पारित भएको छ सबै प्रतिवेदन पारित भएपछि मात्रै निर्वाचन प्रक्रिया शुरू हुनेछ नयाँ नेतृत्वका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओली प्यानल सहित प्रतिस्पर्धामा उत्रिसकेका छन् Yeah. पाँच दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय बुद्धनगरमा केही बेरपछि बस्ने बैठकमा आज पनि अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रमचन्द विप्लवले पेश गर्नुभएका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने बुझिएको छ बैठकमा अधिकांश नेताहरूले तत्काल नै ए माओवादीसँग पार्टी एकता गर्न नहुनेमा जोड़ दिँदै आएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले पेश गर्नुभएको राजनीतिक दस्तावेजमा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अनुसार नै अगाडि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भई नसकेको उल्लेख गर्नु भएको छ तर त्यसप्रति फरक मत राख्दै सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्ताव सहितको तेइस पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नु भएको छ चन्दले दस्तावेजमा सरकार सदन र सड़कबाट संघर्ष चर्काउनु पर्नेमा जोड़ दिनु भएको छ सरकारले मनसून शुरू भएसँगै आउने प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरण उद्धार तथा राहत कार्यक्रमलाई चुस्त राखेको जनाएको छ मनसून शुरू हुनु पहिले नै प्राकृतिक विपत्तिको जोखिमका सन्दर्भमा सबै जिल्लामा तयारीका काम गरेको र आकस्मिक योजना पनि बनाइएको गृह मन्त्रालयका सहसचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभएको छ पचहत्तरवटै जिल्लामा सबै क्षेत्रको प्रतिनिधि रहने गरी राहत तथा उद्धारका लागि योजना बनाइएको र केही गाउँमा केही ठाउँमा ग्रामीण स्तरमा पनि बनाइएको उहाँले जानकारी दिनुभएको छ बाढ़ी पहिरो आएका ठाउँमा जिल्ला र ग्रामीण स्तरका क्लब स्तरबाटै उद्धार तथा राहतका काम हुने उहाँले बताउनु भएको छ प्राकृतिक विपत्तिबाट सम्भावित क्विक रेस्पोन्स टोली परिचालन गरी खाद्यान्न बसोबास तथा राहत उपलब्ध गराउन सबै क्लब स्तरलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभएको छ त्यस्तै प्राकृतिक विपत्तिको जोखिमलाई धेरैले नजरअन्दाज गर्ने हुँदा बढ़ी क्षति हुने गरेकाले नागरिक नै यसप्रति पहिले सजग हुनुपर्ने राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख झमकनाथ ढकालले बताउनु भएको छ कारले ठक्कर दिँदा पूर्वी चितवनको भण्डारामा तीनजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वका लागि छुटेको बा एघार च चार आठ चार नम्बरको कारले गै राति भण्डाराको खहरे पुलमा ठक्कर दिँदा स्थानीय तीन युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ घाइते हुनेहरूमा स्थानीय चौबिस वर्ष कविराज चौलागाई तेइस वर्षका दिनेश पौडेल र बीस वर्ष विशाल श्रेष्ठ रहेका छन् घाइते तीनैजनाको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ उनीहरूको medical college of medical sciences शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ यसैबीच घटना लगत्तै स्थानीयले दोषीलाई कार्यवाहीको माग गर्दै केही समय राजमार्ग बन्द गराउने क्रममा आक्रोशित समूहले राजमार्गमा रोकिएका आधा दर्जन भन्दा बढ़ी गाड़ीमा तोड़फोड़ समेत गरेको प्रहरीले जनाएको छ प्रहरी सर्वसाधारणलाई सम्झाई बुझाइ गरेपछि राति नै राजमार्ग सुचारू भएको छ पैदल यात्रीलाई ठक्कर दिने कार र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ भारत र बंगलादेश बीच तीन दशक भन्दा लामो समुद्री सीमा विवाद अन्त्य भएको छ संयुक्त राष्ट्र संघको न्यायाधिकरणले विवादित क्षेत्रको झण्डै अस्सी प्रतिशत हिस्सा बंगलादेशलाई दिने निर्णय गरेपछि विवाद टुङ्गिएको हो समुद्री सीमा बारेको मध्यस्थता सम्बन्धी स्थायी न्यायालयको निर्णय अनुसार दुई देशको विवादित क्षेत्र बंगालको खाड़ीको पच्चीस हजार वर्ग किलोमिटर मध्ये उन्नाइस हजार पाँच सय वर्ग किलोमिटर क्षेत्र बंगलादेशले र झण्डै छ हजार वर्ग किलोमिटर क्षेत्र भारतले पाउने भएको छ भारत र बंगलादेश दुवैले न्यायालयको फैसलाको स्वागत गरेका छन् बङ्गलादेशका बंगलादेशका विदेश मन्त्री अबुन हसन महमुद अलीले न्यायालयको फैसलालाई मित्रताको विजय भन्दै बंगलादेश र भारत दुवै देशका नागरिकका लागि जितको स्थिति भएको बताउनु भएको छ भारतको परराष्ट्र मामिला मन्त्रालयले लामो समयदेखिको मुद्दा टुङ्गाएर समुद्र सीमा निर्धारण हुनाले आपसी समझदारी र सद्भाव बढाउने विश्वास व्यक्त गरेको छ र आयोजक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको पहिलो सेमी फाइनलमा ब्राजिललाई सात एकको विशाल अन्तरले हराउँदै जर्मनी फाइनलमा पुगेको हो विश्वकपको उपाधि घरमै राख्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ जर्मनीलाई बाह्र वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुर्याउन खेलको एघारौं मिनटमा मुलरले गोलको खाता खोलेका थिए त्यसपछि तेइसौं मिनटमा क्लोजले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका हुन् त्यसपछिको छ मिनटमा जर्मनीले लगालग अर्को तीन गोल थप्यो र खेल आधा घण्टा अघि पाँच शून्यको अवस्थामा पुगेको हो अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलको विजेतासँग जर्मनीले अब उपाधिका लागि आइतबार राति खेल्नेछ विश्वकप फुटबलको इतिहासमा सेमी फाइनलमा कुनै पनि टिमले सात गोल गरेको यो पहिलो पटक हो यस्तै विश्वकपको इतिहासमा खेलको शुरूको आधा घण्टामै पाँच गोल गर्ने पनि जर्मनी पहिलो टिम भएको छ ब्राजिल विरूद्ध सात गोल गरेपछि जर्मनीले विश्वकपमा गोलको संख्या दुई तेइस पुर्याएको छ यसैबीच विश्वकप फुटबलमा आज राति फाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ नेपाली समयअनुसार पाउने दुई बजे हुने सेमी फाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिन्नेछन् नेदरल्याण्ड्स र अर्जेन्टिना बीचको विजेताले उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ गत संस्करणको उपविजेता नेदरल्याण्ड्सले क्वार्टर फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो भने अर्जेन्टिनाले बेल्जियमलाई पाखा लगाउँदै सेमी फाइनलमा स्थान सुरक्षित बनाएको हो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय भन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल